भन्न एउटा कुरा भन्न चाहन्थे म तिमीलाई माया धेरै धेरै गर्छु त भन्दिन अहिलेलाई हेर चिठी पत्रमा लेखे सजिलो चाहिँ हुन्न तर आँखामा आँखाको गहिरो सम्बन्ध कसेरा भन्छु म नाना थरीका तरिका म सोध्छु मुनालाई तिम्रै नजिक तर चाहेको होइन केही बाचा मायाको मात्र पाए चुम्नती होठ तिम्रो गुलाबी

가슴마저고 진태오모하는 띠니 비다우나 기힘이 타발라루 차이나 비라디 요무투라 무투 그가히로 선반다 나 소차 나나 다리가 다리가 모소투 तिम्रै तिम्रैमा तर चाहेको होइन केही बाचा मायाको मात्र पाए छुम्नति तिम्रो गुलाबी भने मौसम चाहिँ बदलियो मेरो मनको हालचाल नसोध मलाई अड्किने मन होइन मेरो बिलिन भइ जान्छ सधैँ मेरा भावना तिम्रा भावना भन्दा बेग्लै बेग्लै रहेछन् मेरा चाहना तिम्रा चाहनासम्म कहिले पनि पुगेनन् नाना तरिका तरिका म सोध्छु हुनाल तिम्रै मझे तर चाहेको होइन केही बाछा मायाको मात्र पाए चुम्नती ओठ तिम्रो गुलाबी